नहुने देखिएको छ विधानमा नव महाधिवेशनको लागि केन्द्रीय कमिटिले पाँच प्रतिशत अर्थात एक सय एघार जनाको मनोनयन गर्ने व्यवस्था रहेको छ तर नेताहरूले आफ्नो पक्षका प्रतिनिधि धेरै मनोनयन गर्नुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो प्रतिनिधि मनोनयन गर्न शुक्रबार बसेको स्थायी कमिटि बैठकमा अध्यक्षका प्रत्याशी माधव नेपाल र केपी ओली पक्ष दुवैले आफ्नो पक्षमा धेरै प्रतिनिधि दावी गरेपछि विवाद बढ़ेको छ हिजोदेखि नै बन्द सत्र शुरू भएको र अध्यक्ष मण्डल गठन भइसकेकोले अब प्रतिनिधि मनोनयन हुने सम्भावना कम रहेको एक नेताले जानकारी दिनुभयो राजधानीमा जारी नेकपा माओवादी केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ पार्टी कार्यालय बुद्धनगरमा बिहान एघार बजे बस्ने बैठकमा यसअघि पेश भएका प्रतिवेदनमाथिको छलफल जारी रहने सचिव देव गुरूङले जानकारी दिनुभयो तीन दिनदेखि जारी बैठक अझै केही दिन चल्ने पनि उहाँले जानकारी दिनुभयो बैठकमा अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन पेश भएको छ भने नेता नेत्र विक्रम चन्दले छुट्टै प्रतिवेदन पनि पेश गर्नु छ निर्वाचन आयोगले मंगिर चारको संविधान सभा निर्वाचनमा भएको खर्च विवरण बुझाउन अटेर गर्ने राजनैतिक दललाई कार्यवाही गरेको छ खर्च विवरण बुझाउन पटक पटक ताकेता गर्दा पनि बुझाउन अटेर गर्ने साना अठार दललाई एक हजार रूपियाँ सरिवाना गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो राईका अनुसार कार्यवाहीमा परेका साना अठार दल संविधान सभाको निर्वाचनमा एक सिट पनि जित्न नसकेका दल रहेका छन् खर्च विवरण निर्वाचन आयोगलाई बुझाउन पटक पटक आग्रह गरे पनि बुझाउन अटेर गरेपछि कार्यवाही स्वरूप जरिवाना तोकेको राईले बताउनुभयो नेपाल विद्युत प्राधिकरणले आजदेखि लोड सेडिङ घटाएको छ हप्तामा साढे पचपन्न घण्टा लोड सेडिङ हुँदै आएकोमा अब सत्तालिस घण्टा मात्रै हुने प्राधिकरणले सुनाएको छ नयाँ तालिका अनुसार अब हप्तामा चार दिन सात घण्टा दुई दिन साढे छ घण्टा र एक दिन छ घण्टा लोड सेडिङ हुनेछ नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएको भन्दै प्राधिकरणले लोड सेडिङ घटाएको हो मोरङको उर्ला बारीमा भएको दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ पश्चिमबाट पूर्व जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक मोरङको सिचुवा नौ बस्ने पैंतिस वर्ष देवराज पोखरेलको मृत्यु भएको हो दुर्घटनामा घाइते पोखरेलको उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्र प्रहरी क्षेत्रीय प्रहरी कार्यालय इटहरीले जनाएको छ जिल्ला शिक्षा समिति महोत्तरीले जिल्लाका चौरात्तरवटा झोली विद्यालय बन्द गर्ने निर्णय गरेको छ शिक्षा समितिको हिजो बेलुकी जलेश्वरमा बसेको बैठकले सञ्चालनमा नरहे पनि वर्षौंदेखि राज्यबाट सेवा सुविधा लिँदै आएका चौरात्तरवटा झोली विद्यालय बन्द गर्ने निर्णय गरेको हो विद्यार्थी संख्या न्यून भएका छवटा विद्यालयलाई नजिकैका अन्य विद्यालयमा समायोजन गर्ने निर्णय पनि शिक्षा समितिले गरेको छ श्रोत व्यक्ति विद्यालय निरीक्षक चिकित्सक संघ संगठन छलफल छलफलपछि यस्तो निष्कर्षमा पुगिएको महत्तरीका जिल्ला शिक्षा अधिकारी रणदीप बस्नेतले जानकारी दिनुभयो सञ्चालनमै नरहे पनि राज्यबाट सेवा सुविधा लिँदै आएको आरोप लागेका महोत्तरीका सयौं विद्यालयमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विगत लामो समयदेखि छानबिन गर्दै आएको थियो अख्तियारको छानबिनले संसारमै नरहेको देखाएपछि सबै पक्षसँगको सहमतिमा शिक्षा समितिले झोले विद्यालय बन्द गर्ने निर्णय गरेको हो सुरक्षा सम्बन्धी नेपाल भारत द्विपक्षीय परामर्श समूहको बैठक भोलि काठमाडौँमा बस्ने भएको छ बैठकमा भाग लिन तेह्र सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर काठमाडौँ आइपुगेको भारतीय राजदूतावासले जनाएको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 डब्लिन क्षेत्रमा नर्सहरूको पर्खाई गरिरहेको छ इजिप्टमा सरकारले बजेट घाटा कम गर्न भन्दै विद्युत महसुल र इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ त्यहाँको सरकारले इन्धनमा दिँदै आएको अनुदान समेत कटौती गरेको अधिकारीहरूले जनाएका छन् पाँच वर्षभित्र इन्धनको घाटा संयोजन गर्ने भन्दै सरकारले अनुदानको कटौती सहित इन्धनको मूल्य बढ़ाएको बीबीसीले जनाएको छ हाल इजिप्ट सरकारले इन्धन उत्पादनको मूल्यभन्दा आधा सस्तोमा बिक्री गर्दै आएको थियो खेल समाचार कोलम्बियालाई दुई एकले हराउँदै आयोजक ब्राजिल विश्वकपको विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ ब्राजिललाई जित्ताउन थिएगो सिल्भा र डेभिड लुइसले गोल गरे भने कोलम्बियाका लागि जेम्स रोडी रेगेसले पेनाल्टीमा एक मात्र गोल फर्काए आज बिहान सकिएको खेलमा शुरूदेखि नै ब्राजिल आविरहेको थियो कप्तान थिएगो सिल्भाले सातौं मिनटमै गोल गरेर ब्राजिललाई अग्रता दिलाए नेमारको कर्नर किकमा प्राप्त बललाई सिल्भाले बायाँ खुट्टाले बलको दिशा दिँदा उनलाई कुनै पनि विपक्षी खेलाड़ीले मार्क गरेका थिएनन् सातौं मिनटमै गोल खाएपछि कोलम्बिया दबावमा पर्यो दुईपटक गोल गर्ने मौका पाए पनि कोलम्बिया सफल हुन सकिन गोल खाएपछि कोलम्बियाको काम ब्राजिलको पछि पछि दौड़ने जस्तो मात्रै देखियो सातौं मिनटमा गोल गरेर अग्रता लिएपछि ब्राजिलले पनि दोस्रो गोलका लागि थप एकसठी मिनट कुर्नु पर्यो डेभिड लुइसले अडसठी मिनटमा फरि किकमा शानदार गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरी लगातार चार खेल जितेर आएको कोलम्बियाले पनि घर फर्कनु अघि एक गोल फर्काएको थियो ब्राजिलका किपर जुलियो सिजरले फल गरेपछि प्राप्त पेनाल्टीलाई जेम्स रिगेसनले अस्सी मिनटमा गोल गरे तर यो गोलले मात्रै उसको घर फिर्ता रोकिएन तर उसले बाँकी समयमा गोल गर्न सकेन ब्राजिलले मंगलबार राति अब सरमनीसँग खेलेछ यस्तै प्रतियोगिता अन्तर्गत सेमी फाइनल प्रवेशका लागि दुईवटा खेल हुँदैछन् आज बेलुका पाउने दस बजे हुने पहिलो खेलमा अर्जेन्टिना र बेल्जियम भिड्नेछन् त्यस्तै भोलि बिहान पौने दुई बजे हुने अर्को खेलमा नेदरल्याण्ड्स र कोष्टारिका भिड्दैछन् यसअघि गई राति भएका क्वार्टर फाइनलका खेल जित्दै जर्मनी र ब्राजिल सेमी फाइनलमा प्रवेश गरिसकेका छन् बिहान दस बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमालेको नवमहाधिवेशनको बन्द सत्र अहिले केही बेर पछि शुरू हुँदै अध्यक्ष खनालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुहुने नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ घटायो अब हप्तामा सत्तालिस घण्टा मात्रै लोडसेडिङ हुने इराकमा रहेका भारतीय नर्सहरू मुस्लिम श्रमपन्थी आइएसआइएसको कब्जाबाट मुक्त इजिप्ट सरकारद्वारा विद्युत महसुल र इन्धनको मूल्यमा भारी वृद्धि र कोलम्बियालाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश सेमी फाइनल प्रवेशका लागि आज पनि दुईवटा खेल हुँदै बिहान दस बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट